छ हरितालिका तिजको व्रत बस्ने दिन धेरै दिदी बहिनीहरू आमा काकीहरू व्रत बस्नुभयो होला र दिनभरि नाच्नुभएको होला छमछम नाच्नुभएको होला नाच्दा नाच्दै खुट्टा गलेका होलान् छेउमा रेडियो सानो खोलेर यो समय केही फलफुलहरू लिँदै हुनुहुन्छ होला आज कार्यक्रमको सुरुवातमा तिज विशेष गीत मैले तपाईँहरू समक्ष राखेँ तिजमा विशेष त आमा दिदी बहिनीहरूले गीतको भाका मार्फत आफ्नो भोगाईलाई सबै समक्ष पुर्याउनुहुन्छ बिहे भएर पराई घर पुगेकी चेलीले भोग्नु परेको व्यवहारलाई दिदीबहिनीहरू एकै ठाउँ जम्मा भएर साटासाट गर्नुहुन्छ र यसरी नै तपाईँहरूले पनि तिज मनाइरहनु भएको होला भन्ने गरिन्छ पार्वतीले महादेवलाई पति पाऊँ भनी निरहार व्रत बसेपछि मनोकामना पुरा भएको अनि सम्पूर्ण हिन्दू नेपाली नारीहरूले पनि आफ्नो मनोकांक्षा पुरा हुने आशाको साथ तिजमा व्रत लिने गर्छन् भनेर भनिएको छ आशा छ तपाईँहरूले पनि आफ्नो मनोकामना जो जसले जे जे राख्नुभएको छ सबैजनाको चाहना पूर्ण होस् अविवाहिता दिदीबहिनीहरूले पक्कै पनि योग्य वर माग्नुभयो होला र विवाहित महिला दिदीबहिनीहरूले पक्कै पनि पतिको सुस्वास्थ्य दीर्घायुको कामना सहितको प्रार्थना गर्नुभएको होला जे होस् तपाईँहरूको तिज कच्च भइरहेको होला सम्पूर्ण आमा दिदीबहिनीहरूलाई जुन समय थोरै रहेको छ बचेको छ कार्यक्रम मुक्तक मालाको तर्फबाट उल्लासमय बितोस् शुभकामना व्यक्त गर्दछौँ तपाईँको रेडियो तपाईँको आवाज रेडियोभिजन एकानब्बे दशमलव छ मेगा आर्चमा हरेक हप्ता चाहिँ यो हप्ता पनि तपाईँको आफ्नै कार्यक्रम मुक्तकमाला लिएर हामी उपस्थित भइसक्यौँ म मदन भण्डारी छु प्रविधि समेसनमा आज कविताजी हुनुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार तपाईँले हामीलाई श्रोता एकानब्बे दशमलव छ मेगा आर्चमा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot radiovision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ आजको कार्यक्रम मुक्तकमाला तिज विशेष रहनेछ हामी तिज विशेष गीत सङ्गीत पनि सुन्दै सुन्दै जानेछौँ र तिज विशेष मुक्त खरबहरू सुन्नेछौँ सवाल जवाफ मुक्तक सुन्नेछौँ कार्यक्रम सुन्दै गर्नुहोस् ल सिरैमा शिरबन्दी पाउभरि पाउजु छम्छम सिरैमा शिरबन्दी पाउभरि पाउजु छम्छम सङ्गी साथी सबै मिली गर्नु है त नौलो रम्छम महँगी छ बजारमा सुन किन्न मुस्किल होला पवित्र मनले व्रत गरे होला सानो अति उत्तम पवित्र मनले व्रत गरे होला सानो अति उत्तम पक्कै पनि पवित्र मनले व्रत बसे उत्तम हुन्छ राम्रो हुन्छ कच्चा हुन्छ यति मिठो सन्देश हाल मलेसियामा रहनुभएका डोल्पाका मुक्तकार सुरेन शाहीजीले कार्यक्रम मुक्तक माला मार्फत सम्पूर्ण चेलीहरू समक्ष पुर्याउनुभयो आजको यो वसाईमा सुरेन शाहीजीका यिनै चुस्किला मुक्तकरपहरूसँगै सन्देशमूलक मुक्तकरपहरूसँगै मुक्तकको सिलसिला श्रोता सुरु गर्न चाहे भने नि आज ती विशेष मुक्तकरबहरू मसँग रहेका छन् अर्को मुक्तक म कार्यक्रममा लिँदैछु मसँग मुक्तक छ भुवन सापकोटाजीको जाँदैनन् चेली माइती घर जाँदैनन् चेली माइती घर दिउँसै खान्छन् बरै दर म विकृति भन्छु यसलाई सबैले तिज भनिदिन्छन् तर सबैले तिज भनिदिन्छन् तर भुवन सापकोटाजीले पनि आफ्नो भावना आफ्नो विचारलाई चार हरफमा यसरी थुमाको डाँडा सात कास्कीबाट बाँड्नुभयो हामीहरू समक्ष अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ श्रोता गोविन्द काफले मुक्तिजीको अह उहाँ हाम्रो नियमित श्रृङ्खलामा यसरी नै मिठो माया बोकेर आउनुहुन्छ आज ती विशेष कार्यक्रममा पनि आउनुभएछ जन्मघरमा जम्मा भई चेलीले रमाइलो गर्ने पर्वतीज जन्म घरमा जम्मा भई चेलीले रमाइलो गर्ने पर्वतीज वर्ष दिनको दुःख विसाई मनमा खुसी भर्ने पर्वतीज संस्कार मान्दै संस्कृति झुकाउँदै प्रत्येक वर्ष यसै गरी नारीले घर घरमा हर्ष उल्लास र उमङ्ग छर्ने पर्वतीज नारीले घर घरमा हर्ष उल्लास र उमङ्ग छर्ने पर्वतीज हो नि है यो मिठो मुक्त गोविन्द काफले मुक्तिजीको चिरीपानी नौपाल्पा उहाँको घर हो हाल उहाँ कुवेतमा हुनुहुन्छ तिजले संस्कृति त बचाइराखेको छ सँगसँगै विकृति पनि बोकेर आएको छ भन्दै मुक्तकमा कमल के थापा यसो भन्नुहुन्छ विकृति ल्याए तिजलाई दूषित बनाए विकृति ल्याए तिजलाई दूषित बनाए परिवारसँगै सुन्न नमिल्ने गीत बनाए आफैमा तिज विकृति होइन तर यहाँ मान्छेले ऋण लिएर दर खाने बनाए मान्छेले ऋण लिएर दर खाने बनाए पक्कै पनि है आफैमा विकृति होइन तिज अति सुन्दर अति मिठो माया बाँड्ने पर्व हो तिज तर हिजो आज कमलजीले भन्नुभए जस्तै परिवारसँग सुन्नै नमिल्ने गीतहरू बजारमा आएका छन् अनि ऋण लिएर दर्खाने जुन चलन विकसित भइरहेको छ हो यस्ता यस्तालाई चाहिँ सुधार गर्दै जानुपर्छ भनेर मुक्तकमा कमल के थापाजीले यसरी व्यङ्ग्य कस्नुभयो मुगु छ सेरी उहाँको घर हो हाल उहाँ दुबईमा हुनुहुन्छ बाबु विवासी पनि मुक्तकमा कमल के थापाजी जस्तै यसो भन्नुहुन्छ कला र संस्कृतिले पनि केही गरेन अब कला र संस्कृतिले पनि केही गरेन अब र खेल्न विवाह नै कुर्नु परेन अब भित्र तिजका गीत बजिरहेका बेला लाजले बाहिरदेखि भित्र पाइलै सरेन अब र खेल्न विवाह नै कुर्नु परेन अब बाबु विवासी ओखलडुङ्गाबाट यसरी झटारो हिर्काउनुहुन्छ मुक्तकमा हामी आज तीज विशेष गीत सुन्ने संश्रोता कार्यक्रममा मसँग प्रजित कुँवरजीको मुक्तक रहेको छ थुम पोखरा आठ स्याङ्जा माया खोला उहाँको घर हो प्रजित कुँवरजीका मिठा मुक्त एउटा साङ्गीतिक खुसेली तपाईँलाई दुःख पीडा मासेर तीज मनाउ सेली दुःख पीडा मासेर तिज मनाउ सेली दिल खोली हाँसेर तिज मनाउ चेली संगी जम्मा भई आँगनीमा छम छम नाचेर तिज मनाउ चेली छम छम नाचेर तिज मनाउ चेली टाला मनको रहर पुरा भयो कैलाशतिर लागिन् आ पोहोर साल मैले पनि पूजा पाठ लाए छ महिनामा भने जस्तै राम्रो स्वामी पाए आयो बधाई चिजको झाम नचौ सङ्गीत यो निकै नै मिठो तिज विशेष गीत तपाईँले रेडियो भिजन एकानब्बे दशमलव छ मेघार्सको कार्यक्रम मुक्तक मालामा सुन्नुभयो श्रोता आजको यो अवसायमा म तिज विशेष मुक्तकरपहरू नै तपाईँले समक्ष राखिरहेको छु मिठो खाने राम्रो लाउने आशा पाली बस्छु सधैँ मिठो खाने राम्रो लाउने आशा पाली बस्छौ सधैँ हात मुख चोर्नलाई नै माटो चाली बस्छौ सधैँ चन्द्रमाले राहत दिन्छ जुनकिरी त लोपैसके डरै लाग्दा काला रातमा दियो बाली बस्छौ सधैँ डरै लाग्दा काला रातमा दियो बाली बस्छौ सधैँ यसरी परदेशबाट घरका पीडालाई मुक्तकमा उतार्नुभयो सूर्यबहादुर थापाजीले रावतकोट छ जहारमाडी माडी दैलेखुवाको घर हो हाल उहाँ बलासिनोर गुजरात भारतमा हुनुहुन्छ मैले सूर्यबहादुर थापाजीका मुक्तकरहरू तपाईँहरू समक्ष सिटुक्क राखेँ अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ प्रवासी मनोज विष्टजीको तिमी मेरो म तिम्री भन्ने आश गरेकी छु भन्छे तिमी मेरो म तिम्री भन्ने आश गरेकी छु भन्छे त्यसैले त यसपालिको फिजमा उपास गरेकी छु भन्छे तिम्रै हुन पाऊ भने फुलपाती अक्षता चढाएर शिवजीको पूजा खास गरेकी छु भन्छे शिवजीको पूजा खास गरेकी छु भन्छे तपाईँ कति भाग्यमानी है प्रवासी मनोज विष्टजी तपाईँको निमित्त यति धेरै माया गर्ने सम्झिने कोही त छन् प्रवासी मनोज विष्टजीको उदयपुर कोट चार दोबाघाट प्युठान घर हो हाल उहाँ परदेशमा हुनुहुन्छ अर्को मुक्तक छ मसँग कृष्ण घिम्रेजीको मनाई ती र गीत माइतीको दैलीमा मनाई ती र गीत माइतीको दैलीमा रमाइकन दाजुभाइसित माइतीको दैलीमा खाएर दर अमृत जस्तै आमाको हातबाट नाचियो सँगै साथी र मित माइतीको दैलीमा नाचियो सँगै साथी र मित माइतीको दैलीमा आहा यो मुक्त कृष्ण घिम्रेजीको छत्रगञ्ज चार अर्घखाँची उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ कृष्ण घिम्रेजी पनि नियमित रूपमा यसरी नै मिठो माया हामीलाई लिएर आउनुहुन्छ मुक्तकको साथमा अर्को मुक्तक मसँग छ श्रोता दिपेन्द्र बहादुर घटालजीको तिज आउने दिनको पर्खाइ कम हुँदै होला तिज आउने दिनको पर्खाइ कम हुँदै होला कमर मर्काई नाच्दा पाउजु छम छम हुँदै होला आए होलान् दिदी बहिनी तिज मान्नलाई माइती घर मादल ठोक्दै गीत गाई गाउँमा रमछम हुँदै होला मादल ठोक्दै गीत गाई गाउँमा रमछम हुँदै होला अब त गाउँमा सहरमा सारा नेपालभरि रमछमै रमझम हुन्छ हो दिपेन्द्र बहादुर खटालजी किनभने नजिकै दसैँ आउँदैछ नजिकै तिहार आउँदैछ हाम्रा विशेष विशेष महान चाडहरू आउँदैछ दिपेन्द्र बहादुर घटालजीले दिपनगर कञ्चनपुर घर र हाल युएईबाट यसरी मुक्तक पठाउनुभयो परदेशमा हुनुहुन्छ त्यही भएर घरमा चाडपर्व आउँदा आफ्नो बाक्लो सम्झना रहेको कार्यक्रम मुक्तक मालाबाट सन्देश बाँड्नुभयो अर्को मुक्तक मसँग छ श्रोता लोकेन्द्र रोका मगर्जीको तिज आयो छेक्दैन भैँसले तिज आयो छेक्दैन भैँसले नाचा उफ्र देख्दैन भैँसले जिन्दगी पनि एकै बारको त हो नि फेरि यो पलमा पाइला टेक्दैन भैँसले फेरि यो पलमा पाइला टेक्दैन भैँसले लोकेन्द्र रोक्का मगर्जी जैमा कसला साथ रोल्पा बाट यसरी मुक्तको साथमा हुनुभयो अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ बेहोसी कृष्ण कार्कीजीको हुन्न कोही ठुलो मान्छे गहना देखाएर हुन्न कोही ठुलो मान्छे गहना देखाएर मनोरञ्जन गरौँ मौलिकता झल्काएर रबाफिलो नबनोस् चाड बुझौँ सबैले मिलिजुली संस्कृति यो राखौँ जोगाएर मिलिजुली संस्कृति यो राखौँ जोगाएर बेहोसी कृष्ण कार्कीजीले यो मिठो सन्देश इटहरी सुनसरी घर रहाल मलेसियाबाट बाँड्नुभयो बेहोसी कृष्ण कार्कीजीकै अर्को एउटा मुक्तक मसँग छ श्रोता आऊ भने उहाँकै मुक्त खरपरेसँगै निकै गुलियो मुक्तक छ गुलिया मुक्त खरपरेसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँहरू समक्ष राख्न चाहन्छु त्यस पश्चात टिकाजी र म सवाल जवाफ मुक्तक लिएर आउनेछौँ तिज विशेष सवाल जवाफ मुक्तक लिएर आउनेछौँ अहिलेलाई भने बेहोशी कृष्ण कार्केसीका मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई नाच्छ कमर भाँची सानी ढल्काएर रातो साडी नाच्छ कमर भाँची सानी ढल्काएर रातो साडी मिल्ने साथी सङ्गी छानी ढल्काएर रातो साडी नभित्रियोस् विकृति र विसङ्गति यो चारामा यति कुरा बुझी जाने ढल्काएर रातो साडी यति कुरा बुझिसानी ढल्का ढल्काएर रातो साडी नाच कमर भाँची सानी ढल्काएर रातो साडी नब्बे दशमलव छ मेगाहटमा कार्यक्रम पुस्तक माला लिएर भएको छ मनन भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् ल श्री कृष्ण कार्कीजीका मुक्त खराबहरूसँगै श्रोता यो गीत मैले कार्यक्रम मुक्तक मालामा तपाईँहरू समक्ष राखेँ रेडियो बिजन एकानब्बे दशमलव छ मेगा आर्चमा तपाईँ कार्यक्रम मुक्तक माला सुनिरहनु भएको छ मदन भण्डारी छु तपाईँहरू समक्ष मलाई प्रविधि संयोजनमा कविताजीले साथ दिइरहनु भएको छ तपाईँ कार्यक्रम मुक्तक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 असफलजीको उहाँहरूले नियमित रूपमा हामीलाई यसरी नै सवाल जवाफ मुक्तक लेखेर पठाउँदै गर्नुहुन्छ एसपी असफलजीको घर भाटखोला नौ स्याङ्जा हो हाल बिरानो मुलुक भनेर लेख्नुभएको छ सिसा थारूजीको घर वीरतामड झापा हो सिसा थारू दिदी दिदीको भूमिकामा तपाईँहरूले टिका पोखरेलजीको आवाज सुन्न सक्नुहुन्छ बाई म मदन भण्डारीको आवाज एसपी असफलजीका मुक्त खराबहरूमा तपाईँले सुन्न सक्नुहुन्छ सुरु गरौँ सवाल जवाफ एसपी असफलजीबाट हिक्क हिक्क गरी दिदी फोनमा रुन्छौ किन हिक्क हिक्क गरी दिदी फोनमा रुन्छौ किन यसपालिको तिजमा पनि आउन पाइन लिन अर्को सालको तिजमा छुट्टी मिलाइ आउँछु यस वर्ष त केही गर्दा पनि छुट्टी पाउँदिन यस वर्ष त केही गर्दा पनि छुट्टी पाउँदिन रुन्छ मन एउटै भएको भाइनी परदेशमा हुँदा रुन्छ मन एउटै भएको भाइनी परदेशमा हुँदा साथैमा छौ कि झैँ लाग्छ तिम्रो तस्बिर छुँदा यसपालिको तिज पनि रुँदै बित्ने भयो मेरो आँसुले चोली भिज्छ भाइ तिमी सम्झेर रुँदा आँसुले चोली भिज्छ भाइ तिमी सम्झेर रुँदा यसपालि नि आउन पाइन म घर यसपालि नि आउन पाइन म घर के छ भान्जा भान्जी भेनाको खबर यो वर्ष नि अधुरै हुने भो मेरो चाहना दिदीभाइ बसी मन थियो खान दर दिदीभाइ बसी मन थियो खान दर हाम्रो मात्रै धेरै चिन्ता नलिनु मेरो भाइ हाम्रो मात्रै धेरै चिन्ता नलिनु मेरो भाइ बामा बुढा छन् को आउँछ उकालो धाई भगवानको कृपाले सबैलाई ठिकै छ बाबु अर्को साल सँगै बसे मनाउला तेज रमाई अर्को साल सँगै बसे मनाउला तेज रमाई प्रवासमा हुँदा दुःखी हुन्छु चाडपर्वमा झन प्रवासमा हुँदा दुःखी हुन्छु चाडपर्वमा झन सँगसँगै हाँस्दै खेल्दै बितेको थियो बालापन पोहोर जस्तै यसपालिको तिजमा पनि दिदी लिन आउन पाइन भनी पछुतो मानी दुख्यो मन लिन आउन पाइन भनी पछुतो मानी दुख्यो मन बितेका ती दिन सम्झेर गह भरिन्छ बितेका ती दिन सम्झेर गह भरिन्छ चाडपर्वमा सधैँ एक्ला एक्लै परिन्छ सँगै खेलिएकै थालमा खाए हुर्कियौ लाग्छ तिमीसँग भेट नहुँदै मरिन्छ लाग्छ तिमीसँग भेट नहुँदै मरिन्छ बिरामी हुँदा म सँगसँगै रुन्थ्यौ मेरी दिदी बिरामी हुँदा म सँगसँगै रुन्थ्यौ मेरी दिदी केही नहोस् भनी चिन्तित हुन्थ्यौ मेरी दिदी भाइलाई डाक्टर पाइलट बनाउने हो भन्दै मेरै लागि नै धेरै सपना बुन्थ्यौ मेरी दिदी मेरै लागि नै धेरै सपना बुन्थ्यौ मेरी दिदी गरिबको सम्पत्ति भनेकै माया हो भाइ गरिबको सम्पत्ति भनेकै माया हो भाइ दुःख पीडा हाम्रो आफ्नै छाया हो भाइ तिमी र म त हाम्रा बाआमाले संसार हेर्ने आँखाको ज्योति दायाँ बायाँ हो भाइ आँखाको ज्योति दायाँ बायाँ हो भाइ हजुरहरूलाई छाडी परदेश आउने मन त थिएन हजुरहरूलाई छाडी परदेश आउने मन त थिएन पापी साउकोरिन गरिबीले गाउँमा बस्न दिएन योग्यताभन्दा नातावाद र कृपावातले गर्दाखेरि नेपाली सेना पुलिसमा कतै मलाई भर्ती लिएन नेपाली सेना पुलिसमा कतै मलाई भर्ती लिएन भाग्यमा गरिबी लेखेपछि सोचे झैँ कहाँ हुन्छ भाग्यमा गरिबी लेखेपछि सोचे झैं कहाँ हुन्छ तिम्रो दुःख सुनेर अभागे दिदीको मन रुन्छ सपना देख्ने अधिकार पनि छैन हामी गरिबलाई भगवानले पनि धनीमानीको पुकार मात्रै सुन्छ भगवानले पनि धनीमानीको पुकार मात्रै सुन्छ थोरै होइन दिदी साठी डिग्रीको घाम छ यहाँ थोरै होइन दिदी साठी डिग्रीको घाम छ यहाँ न त आफूले सोचे जस्तो नै काम छ यहाँ कुन बेला चक्कर लागि डल्छन् काम गर्दा गर्दै न परिश्रम गरे अनुसारको नै दाम छ यहाँ न परिश्रम गरे अनुसारको नै दाम छ यहाँ सुत्ने समय छ न माम छ भन्छौ भाइ न सुत्ने समय छ न माम छ भन्छौ भाइ परिश्रम अनुसारकै न दाम छ भन्छौ भाइ अझ कति दुःख गर्छौ पराई भूमिमा तिमीले आफूले सोचे जस्तो न काम छ भन्छौ भाइ आफूले सोचे जस्तो न काम छ भन्छौ भाइ मध्याहमा तातो तातो हावा चल्दा सम्झिएँ मध्याहमा तातो तातो हावा चल्दा सम्झिएँ चर्को घामले छेउको साथी ढल्दा सम्झिए नसाउ विदेश भाइ भन्दै हजुरले सम्साएको कामबाट फर्किँदा यो ज्यान गल्दा सम्झिए कामबाट फर्किँदा यो ज्यान गल्दा सम्झिए सबैका दाजुभाइ आए तिजमा लिन चेली सबैका दाजुभाइ आए तिजमा लिन चेली गइसकेछन् माइत जेठानी बेली र चमेली एउटा भएको भाइ पनि प्रवासमा हुनाले म कान्छे बुहारी तीजमा सधैँ कि अर्घेली म कान्छी बुहारी तीजमा सधैँ कि अर्घेली म लिन नआए पनि तीजमा माइत जानु दिदी म लिन नआए पनि तीजमा माइत जानु दिदी आमाले पकाएको दर मिठो मानी खानु दिदी हाम्रो देशमा अशान्ति र बेरोजगारीको मार छ नआए प्रवास के गरी घर व्यवहार धानु दिदी नआए प्रवास के गरी घर व्यवहार धानु दिदी घरमा कुरा मिलाएर एक दिन भए पनि माइत जान्छु घरमा कुरा मिलाएर एक दिन भए पनि माइत जान्छु आमाले पकाएको तर तिमीलाई सम्झी सम्झी खान्छु आफ्नो ज्यानको ख्याल गर्नु नलिए केही चिन्ता हाम्रो भान्जा भान्जी रुन्छन् फेरि सबैलाई साथैमा लान्छु भान्जा भान्जी रुन्छन् फेरि सबैलाई साथैमा लान्छु परदेशमा भाइ दिदी घरमा अनि तिजमा लिन आउन पाइन है दिदी मन सानो नगर फराकिलो बनाऊ आमाले जे जे पकाउनुहुन्छ नि मैले बोलाउन नसके पनि माइती घरमा गएर मिठो मानेर खाऊ ल भन्दै दोहोरीमा दिदीलाई भाइले भनेका कुरा हामीले तपाईँहरू समक्ष राख्यौँ दुःखका कुरा वेदनाका कुरा दोहोरीमा हामीले साटासाट गऱ्यौँ सँगै तीज विशेष गीत पनि बिचमा जोड्यौं र यो सवाल जवाफ हामीलाई सिसा थारूजी र एसपी असवालजीले संयुक्त रूपमा लेखेर पठाउनु भएको थियो मिठो सवाल जवाब तपाईँहरूको मनसुने सवाल जवाब तपाईँहरूको अर्को सवाल जवाब छ श्रोता हामी समक्ष यो सवाल जवाब बडो गजबको छ अब तपाईँहरू समक्ष हामी प्रस्तुत गर्दैछौँ यो सवाल जवाब बिन्दा कतिवटा लुरीजी र शङ्कर बस्नेतजीले लेखेर पठाउनु भएको छ बिन्दा कतिवटा लुरीजीको घर दादिङ खलेरी हो हाल काठमाडौँमा हुनुहुन्छ शङ्कर बस्नेतजीको घर मधुवन सुनसरी हो बिन्दा कतिवटा लुरीजीका मुक्तकमा तपाईँले टिकाजीको आवाज सुन्न सक्नुहुन्छ शङ्कर बस्नेतजीका मुक्तकरबरमा तपाईँले मेरो आवाज सुन्न सक्नुहुन्छ सुरु गरौँ सवाल जवाफ बडो रमाइलो सवाल जवाफ शङ्कर बस्नेतजीबाट तिज आयो रे तिम्रो प्यारी साडी किन्छौ कहिले तिज आयो रे तिम्रो प्यारी साडी किन्छौ कहिले ढुक्क हुन्थ्यो दुई चार दिनलाई माइत हिँड्छौ कहिले तिम्रो खटन खाँदा खाँदा वाक्क लागिसकियो माइत लागेँ बुढा भन्दै मुक्ति दिन्छौ कहिले माइत लागेँ बुढा भन्दै मुक्ति दिन्छौ कहिले दाया बाया ठिटीहरू बोक्न पाउँछु भनी होला दाया बाया ठिटीहरू बोक्न पाउँछु भनी होला मैहुँ भन्दै सुक्या छाती ठोक्न पाउँछु भनी होला जाँदिन म माइत भन्दा जाजा भनी कर गर्छौ साँझ बिहान भट्टी पछि धोक्न पाउँछु भनी होला साँझ बिहान भट्टी पछि धोक्न पाउँछु भनी होला आजसम्म रक्सी मैले मुखभित्र हालिया छैन आजसम्म रक्सी मैले मुखभित्र हाल्या छैन मुखिया भएको नाति हुँ म उहाँको इज्जत फाल्या छैन शङ्का नगरी माइत बसे हुन्छ दुई चार महिनै प्यारी अरूलाई आफ्नो बनाउने कुनै कदम चाल्या छैन अरूलाई आफ्नो बनाउने कुनै कदम चाल्या छैन गोदो भट्टीतिर झर्नुको कारण के छ गोदेलिमी भट्टीतिर झर्नुको कारण के छ बाटुलीको नजिक नजिक सर्नुको कारण के छ पोहोर पोहोर भन्थ्यो माइत किन जानु पर्यो सानी यो साल माइत जा भन्दै कर गर्नुको कारण के छ यो साल माइत जा भन्दै कर गर्नुको कारण के छ बाटुली मेरो सानोको हितैसी साथी हो बाटुली मेरो सानोको हितेसी साथी हो ऊ त मेरो प्रेमिका भन्दा अझै माथि हो दुःख सुखका कुरा हुन्छन् माया प्रीतिका होइन दरो धर्म ढाँटिया होइन यो कुरा गाँठी हो दरो धर्म ढाँटिया होइन यो कुरा गाँठी हो दाजु लिन नआई माइत जानु पर्दैन दाजु लिन नआई माइत जानु पर्दैन नकिन दिनु कोसेली केही लानु पर्दैन पातली छु बिरामी छु व्रत बस्दिन म भात पकाई खाउला दर खानु पर्दैन भात पकाई खाउला दर खानु पर्दैन दाई नआए के भयो र आफै जाउ न लुरी दाई नआए के भयो र आफै जाउ न लुरी मोटाउँछौ कि कतै तिमी दर खाउ न लुरी घरमा अन्न सकिया कुरो थाहा छैन र तिमीलाई पाँच छ महिना उतै बसी गराउन लुरी पाँच छ महिना उतै बसी घर आउन लुरी चामल बेच्यौ हिँड्यौ पैसा जुवा तासमा छरी चामल बेच्यौ हिँड्यौ पैसा जुवा तासमा छरी बिहान साँझ जान्छौ भट्टी खान्छौ पेटै पेटैभरि मलाई सधैँ माइत जा घरमा अन्न छैन भन्छौ माइतै बस्ने भए किन ल्यायौ बिहे गरी माइतै बस्ने भए किन ल्यायौ बिहे गरी यस्तो दिन आउला भनी सोचिया थिइन कहिले यस्तो दिन आउला भनी सोचिया थिइन कहिले नत्र जीवन बर्बाद गर्न कहाँ बिहे गर्थेँ मैले गाई सिवा फिर्ता हुन्थ्यो तिमी हुन्न रहेछौ त्यही भएर पश्चतापमा जलिरहेछु अहिले त्यही भएर पश्चतापमा जलिरहेछु अहिले मेरो माया तिमीलाई राप भएको भए मेरो माया तिमलाई राप भएको भए सिरानीमा आँसुको धाप भएको भए जान्छु माई त फर्किएरै आउँदिन यो घर मलाई बिहे गर्दा पश्चताप भएको भए मलाई बिहे गर्दा पश्चताप भएको भए तिमलाई आफ्नो नठानेको कहाँ हो र मैले तिमलाई आफ्नो नठानेको कहाँ हो र मैले तिमीलाई देवी नमानेको कहाँ हो र मैले बाध्यतालाई यस्तो बनायो प्यारी मन नदुखाऊ मलाई दुख्दा तिमी रुन्छौ नजानेको कहाँ हो र मैले मलाई दुख्दा तिमी रुन्छौ नजानेको कहाँ हो र मैले पत्थरसित मनको माया घोल्दा भएन पत्थरसित मनको माया घोल्दा भएन आफ्नै मानि सारा कुरा खोल्दा भएन कुन दिनमा किचल गाँडो लोग्ने भयो प्रभु छु से पनि गरे हो मुडीको पिर परे हो अब त बुढी पिँढी सङ्गठन खोल्छु अब त बुढी पिँढी सङ्गठन खोल्छु मैले अब त बुढी पिँढी सङ्गठन खोल्छु श्रीमान श्रीमतीको ठ्याक्का ठुक्का थोरै थोरै घरमा भएको मनमुटाप मुक्तक दोहोरीमा लेखेर पठाउनु भएको थियो बिन्दा कतिवटा लुरीजी र शङ्कर बस्नेतजीले मिठो तरिकाले लेखेर पठाउनु भएको थियो मजा लाग्यो हामीलाई तपाईँहरूले पनि मजा लिनुभयो होला सँगसँगै फेरि पनि एउटा गीत मैले सुटुक्क तपाईँहरू समक्ष बाँडेँ आजलाई भने श्रोता कार्यक्रम मुक्तक मालाको निर्धारित समय सकिन लागेको छ मुक्तक पठाउनुभयो सवाल जवाब पठाउनुभयो सम्पूर्ण मुक्तक मनहरूमा हार्दिक आभार तपाईँहरूको मुक्तक लेखन यसरी नै अझ बढी तिखारियोस् निखारियोस् कार्यक्रम मुक्तक माला तपाईँहरूप्रति हार्दिक आभार व्यक्त गर्दै शुभकामना व्यक्त गर्न चाहन्छ तपाईँ पनि कार्यक्रममा मुक्तक पठाउन चाहनुहुन्छ प्रतिक्रिया बाँड्न चाहनुहुन्छ भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा गएर मुक्त हरपहरू प्रतिक्रियाहरू तपाईँले छोड्न सक्नुहुन्छ त्यस्तै मुक्तक माला at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद प्रविधि सम्मेलनका निमित्त कविताजीलाई पनि विशेष धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि धेरै धेरै धन्यवाद र आजको यो व्यवसायमा मलाई सवाल जवाफमा साथ दिनुभयो टिकाजी तपाईँलाई त झनै विशेष धन्यवाद मेरो तर्फबाट त्यस्तै आमा बहिनीहरू बाँकी रहेको तिजको यो विशेष पल तपाईँहरूको अझ विशेष बनोस् पुनः शुभकामना व्यक्त गर्दै आजलाई भने छुटे मिठा मिठा सपना सबै तपाईँ केही भाग्न परुन् शुभरात्रि मुक्त